नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामीले गएको सातादेखि प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुरु गरेका छौँ बर्बरीको उपन्यासको भूमिकामा लेखक प्रदीप नेपाली लेख्नुभएको छ यो एउटा राजनीतिक उपन्यास हो त्यसैले यो राजनीतिक साहित्य हो तर यो कुनै दस्तावेज होइन र दस्तावेजका बोझिल प्रसङ्गहरूलाई मैले यसमा प्रवेश गर्न दिएको पनि छैन तर यसलाई राजनीति बाहिर राख्नु भनेको उपन्यासको मर्ममाथि खड्ग प्रहार गर्नु हो त्यसैले यसलाई राजनीतिकै मियोमा राखेर पढिदिनु हुन म सम्पूर्ण पाठक समक्ष अनुरोध गर्न चाहन्छु मदन भण्डारीलाई मुख्य पात्र बनाएर एउटा स्वतन्त्र उपन्यास लेख्ने सपनामा म धेरै पहिलेदेखि रुमलिरहेको थिएँ कतिपय साथीहरूले मदन भण्डारीको आधिकारिक जीवनी लेख्नुहोस् पनि भनेका थिए तर म जीवनीमा बाँधिन सक्दिनँ यसलाई मेरो कमजोरी भन्दा पनि हुन्छ जीवनी भनेको तथ्यहरूको विवरण हो मदन भण्डारी ताप्लेजुङमा जन्मिनुभयो ताप्लेजुङको मेदिबुङ स्थित बाल सुबोधिनी संस्कृत विद्यालयबाट उहाँले प्राथमिक शिक्षा प्राप्त गर्नुभयो आदि इत्यादि धेरै बढीमा उहाँका पुर्खाहरू कहाँबाट आएका थिए र उहाँका कति दाजुभाइ तथा दिदीबहिनी छन् भन्ने जानकारीभित्रै हराउनु पर्थ्यो तथ्यपरक जीवनीमा जाँदा त्यसभित्रको कृतिगत उडानमा रमाउन पाइन्न त्यसैले मैले मदन भण्डारीको जीवनमाथि उभिएर एउटा उपन्यास सिर्जिने परिकल्पना गरेको थिएँ यी भूमिकाका अंशहरू हामी आउँदा श्रृङ्खलाहरूमा पनि बताउँदै जान्छौँ अहिले प्रदीप नेपालको उपन्यास बर्बरीको दोस्रो श्रृङ्खला वाचन पृष्ठ तीसबाट हुन्छ वामपन्थी मात्र होइन सुरा काङ्ग्रेसहरू पनि यहीँ जन्मिएका छन् रामलक्ष्मण भन्ने नाम सुन्नुभएको होला सरले जिज्ञासु लेखक नसुन्ने कुरै भएन साह्रै फुर्तिला थिए ती झुम्ल्या युवाहरू बिचराहरू ओखलढुङ्गा काण्डमा अन्यायपूर्वक मारिए तिनीहरू जीवितै भएका भए जनमत सङ्क्रममा उत्पातै मचाउने थिए तपाईँ बर्बरिकलाई चिन्नुहुन्छ लेखकले बाको कुरो काटेर फ्याट्ट सोध्यो लेखक साथीले भीष्म कमलेटको कुरा गर्नुभएको कमलले अल्मलेको बाबुलाई सघाउँदै भन्यो अहिले उहाँको नाउँ बर्बरिक भएको छ चिन्छु राम्ररी चिन्छु उहाँसँग एकाधपल्ट विराटनगरसम्म गएको छु उहाँलाई साथी त चाहिँदैन कहिले तर पनि कामको सिलसिलामा यता आउनुहुँदा एक्लै पठाउन अप्ठ्यारो लाग्छ त्यसैले उहाँलाई कहिले राजविराज कहिले इटहरी र कहिले विराटनगरसम्मै पुर्याएर आउने गरेको छु तपाईँहरूको फराकिलोपन देखेर म अल्मलिएको छु लेखकले गुनासो गरेको स्वरमा भन्यो तपाईँहरू कम्युनिस्ट हुनुहुन्छ उसमाथि नक्सलपन्थीको आरोप लागेको कम्युनिस्ट हुनुहुन्छ तर तपाईँहरूको बोली र विचार त्यस्तो चर्को र एकाङ्गी छैन नि काङ्ग्रेस पार्टीका मानिसहरूको पनि प्रशंसा गर्न सक्ने तपाईँहरूको उधार मनलाई कम्युनिस्ट मान्न मलाई अप्ठ्यारो लागिरहेको छ कमलजी कम्युनिस्ट पार्टीलाई चिन्ह यसभित्र हेरिनुपर्छ साथी कमलले अधुरो वाक्य टिपेर भन्यो तपाईँले सङ्केत गर्नुभएको साँगुरो पनि इतिहासको विषय हो सायद त्यो उति बेलाको अज्ञानताको विषय पनि होला ज्ञानको क्षेत्र सीमित थियो होला अध्ययनको परिपाटी एकाङ्गी थियो होला तर अहिले समय फेरिएको छ समयसँगै हामीले पनि फेरिनुपर्छ हाम्रो वर्तमानको फराकिलो पनि तपाईँले महाधिवेशनको कोठामा बसेर सुनिसक्नु भएको छ जुन बेलासम्म हामी बन्दुकमा विश्वास गर्थ्यौँ त्यो बेला हामी यति फरासिलो थिएनौँ हाम्रा लागि मान्छे होइन बन्दुक नै सर्वस्व थियो तर गएको दस वर्षमा हामीले ठुलै रूपान्तरण आयो आन्दोलन भनेको निर्जीव बन्दुक होइन त्यो जिउँदा मानिसहरूको चिन्तनको निष्कर्ष हो भने टुङ्गोमा हामी पुग्यौँ जनतासँग नजिक हुन नै हामीले पञ्चायतका सबै तहमा हस्तक्षेप गर्ने नीति लियौँ बर्बरी कमरेडले समापन मन्तव्यमा बोलेको तपाईँले सुन्नुभयो नि कि भयो उहाँले भन्नुभएको थियो राजनीतिलाई किताबबाट बाहिर निकाल्नुपर्छ किताब सिद्धान्त हो त्यो सिद्धान्तलाई हाम्रो जीवनमा उतार्नुपर्छ सिद्धान्तले हाम्रो जीवनलाई बोक्न सक्दैन भने त्यस्तो सिद्धान्तलाई हामीले छाडिदिनुपर्छ जडताको शिकार भएर हिजो हामीले हाम्रो जीवन सिद्धान्तका लागि हो भनेका थियौँ त्यो गलत हो यदि सिद्धान्त जीवनका लागि हुँदैन भने त्यस्तो सिद्धान्त लिन जीवन लागि बढाउन सक्छ न त समाजलाई नै कमलजी तपाईँ त ठ्याक्कै बर्बरिक भएर पो बोल्न थाल्नुभयो लेखकले कमलको उत्साहको उडानलाई रोक्दै भन्यो मलाई कम्युनिस्ट पार्टीको इतिहास नपढाउनुहोस् म एउटा स्वतन्त्र चरो हुँ उड्न मन लाग्दा आकाशमा बेग मारेर उड्ने बस्न मन लाग्दा तपाईँको घरको छानामा आनन्दले सुस्ताउने लेखकले छलफललाई आफ्नै घरको धुरीमा ल्याएर टाँसेको सुनेर बाबुछरा उज्यालो अनुहारले हाँसे विष्णुजी यहाँसम्म आइसकेपछि मलाई एकपल्ट विराटनगर पुगेर आउनु मन लाग्यो के तपाईँ मलाई साथ दिन सक्नुहुन्छ लेखकले बिहानको खाना खाइसकेपछि भन्यो विराटनगरमा मेरा दिदी बिनाजु बस्नुहुन्छ मलाई सानैदेखि स्याहार्ने मेरा काका काकीको बसोबास पनि विराटनगरमै छ यहाँ लाहानसम्म आइसकेपछि फनक्क फर्किएर काठमाडौँ जान मलाई अलि अप्ठ्यारो लागिरहेको छ कामका कारण मैले समयमै फर्किनुपर्छ विष्णुले सबै साथीभाइलाई टाउको घुमाएर हेरेपछि भन्यो विराटनगरमा तपाईँको परिवारका सदस्य हुनुहुँदो रहेछ काठमाडौँ फर्किन हतार छैन भने पुगेर आउनुहोस् न तपाईँलाई एक्लै छोडेर जान मलाई अप्ठ्यारो लागिरहेछ म एक्लो कहाँ छु र साथीहरू हुनुहुन्छ समय मिलाएर उहाँहरूले मलाई लाहान पुर्याउनुहुन्छ त्यहीँबाट बस चढाइदिनुहुन्छ साथीको आफन्तहरू विराटनगरमै हुनुहुन्छ भनेपछि यहाँ आइपुगेर नभेटी फर्किनु राम्रो पनि हुँदैन नवीन कमरेडको बारेमा चिन्ता नलिनु भए हुन्छ हाम्रो यात्रा यस्तै हो कतै भेटिने कतै छुट्टिने अनि फेरि भेटिने कमलको कुराले पनि लेखकलाई आश्वस्त पार्न सकेन उसको अनुहार अमिलो भइरह्यो तर एउटा भनिएको कारण र अर्को नभनिएको कारणले लेखकलाई विराटनगर जान कुतकुताइरहेको थियो बर्बरीको सम्बन्ध विराटनगरतिरै हुनुपर्छ भन्ने विश्वासका कारण पनि उसलाई विराटनगर जाने धपिडीले छोपेको थियो अन्यल समाप्त हुनै पर्थ्यो कमलले फेरि पनि भन्यो नवीन सरको बारेमा तपाईँ चिन्ता नलिनुहोस् म आफै लाहान गएर उहाँलाई राम्रो गाडीमा चढाएर काठमाडौँ पठाउँछु बरु अहिले तपाईँकै लागि हतारो हुने समय आइसकेको छ एक बजेसम्म लाहान पुग्न सक्यो भने तपाईँ सजिलरी विराटनगर पुग्न सक्नुहुन्छ कमल एकछिन रोकियो र उसले आफ्नो बाबुतिर हेर्दै भन्यो बा बरु लेखक साथीलाई बेलैमा लाहान पुऱ्याइदिनुहोस् न मलाई लाहान छोड्नु प जानु पर्दैन लेखकले हतार हतार भन्यो कतै बाटो फाट्छ भने मलाई बाटोको नक्सा बनाइदिनु भए हुन्छ सुरक्षाको कारणले पनि मलाई एक्लै हिँड्न राम्रो हुन्छ एक्लै फटाफट हिँड्दा बाटो पनि म चाँडै काट्छु सुरक्षाको लागि मसँग पत्रकारको परिचय पत्र छ त्यसैले तपाईँहरूले मलाई यहाँबाट एक्लै बिदा दिँदा नै राम्रो हुन्छ लेखकको कुरा सबैलाई मन परे जस्तो देखियो आफ्नो काँधे झोला टिपेपछि उसले आमालाई नमस्कार गर्दै भन्यो आमा मोहीका लागि विशेष धन्यवाद म पहाडको छोरो गोरस भनेपछि हुरुकै हुन्छु आज बिहानको खाना र भलाको सारी म कहिल्यै बिर्सन्न आमाको उज्यालो अनुहारले लेखकको कृतज्ञतालाई धन्यवाद दियो धन्यवादको जवाब फर्काउने ज्ञान आमाभित्र पलाउनै सकेको थिएन आमाको मुहारमा छरिएको कृतज्ञता देखेरै लेखकको मन खुसी भयो लेखक सबैसँग विदा मागेर मूल बाटोमा निस्कियो उसित बाटोको खाका थियो उसले सिधै दक्षिणी दिशामा हिँडिरहनु पर्थ्यो बाटोमा कसैले सोधखोज गर्ने सम्भावना पनि साह्रै नरहेको जानकारी पनि कमल सुनवारले उसलाई दिएको थियो सजिलै राजमार्गमा निस्कियो लेखक पूर्व पश्चिम जाने लोकल एक्सप्रेस बस जति बेला पनि पाइन्थे तर धरान विराटनगर या काकडबिटा जाने बसहरू पाउन बस स्टेसनमा कुर्नै पर्थ्यो आफ्नै थलोतिर जान पाइने हुनाले लेखकको मन धर्मरिएको पनि थिएन इन्डरुवा इटरीमा उसले खाना र बस्न पाउने ठाउँहरू छँदै थिए विराटनगरको बरगाछीमा सधैँ उसलाई स्वागत गरिरहने काका काकी अनि जनपथ टोलमा दिदी बिनाजुको मायालु घर उभिएको थियो बाटामै रात परि इटहरी ओर्लाउला गाडा साँझसम्म विराटनगर पुगिने भए टन्टै खलास लेखकले मनसँग बोल्दै हातको घडी हेऱ्यो त्यसबेला साढे बाह्र बजेको थियो घडी हेर्दा बेसरी गर्मी लाग्यो लेखकलाई विराटनगर जाने बस अझै पाइन्छ टिकट बेच्ने ठाउँमा बसेको रातो गम्छा काँधमा बेरेको मान्छेसँग उसले सोध्यो पाइन्छ काठमाडौँको गाडी आउने बेला भयो अब रातो गाम्छाले लेखकको अनुहारमा गढेर हेर्दै भन्यो एउटा सिट मिलाउन सक्नुहुन्छ त्यो त भन्न सक्दिनँ रातो गाम्छा बाँधेको मान्छेले भन्यो तर रूपनी अथवा कञ्चनपुर पुगेपछि तपाईँले पक्कै सिट पाउनुहुन्छ चल जोगी फटकार छाला जहाँ जाला उहीँ खाला लेखकले रातो गाम्छालाई सुनाउँदै भन्यो ल एउटा सिट दिनुहोस् पाए बसौँला नपाए देखा जाला पुग्ने घरै हो बेरुका आरामले सुतौँला सिट नपाए नि मुढा त म यहीँबाट मिलाउँला रातो गाम्छाले भन्यो काम चरक्क चर्किएको थियो यसो सियालमा बसेर चिसो पिउन पाए हुन्थ्यो भन्ने लागेको थियो लेखकलाई तर कुन बेला घचक्क आएर बस रोकिने हो भन्ने आशाले उसले पानी खाने पनि जमर्को गरेन आफ्नो काँधे झोलालाई छेउमा राखेर बेन्चीमै बस्यो ऊ सेकेन्ड मिनट हुँदै थियो मिनट घन्टा हुँदै थियो लेखकका लागि घडीको सुईले दस मिनट कटाएपछि पश्चिमतिरबाट एउटा बस हानिएर उनीहरू बसेको ठाउँतिर आयो लौ सर झापा जाने गाडी आयो हतार छ भने यसैमा चढ्नु भए पनि हुन्छ चार बजी इटरी पुऱ्याइदिन्छ होइन भने अब दस पन्ध्र मिनटमा विराटनगर जाने गाडी पनि आइजान्छ रातो घाम्छाले लेखकलाई माया गरेको भावमा भन्यो हुँदिनुहोस् अरू पन्ध्र बिस मिनटमै अथवा आधा घन्टामै विराटनगर जाने गाडी आउँछ भने म पर्किन्छु ल बस्नुहोस् बस्नुहोस् चिया खानुहुन्छ मगाउँ गाडी त आइहाल्दैन लेखकले सोध्यो चिया नाथे दस मिनटमा सकिन्छ पिएर गाडी आउन त घटीमा बिस मिनट लाग्छ फुर्तिलो स्वरमा रातो काम्छाले भन्यो खाउँ सर एक एक कप चिया ओइ रतिया सरलाई स्पेसल र मलाई नर्मल चियाले सर ठुलो मान्छे हुनुहुन्छ रातो काम्छाले छेउको गुम्टीमा चियाका किर्ती चलाउँदै गरेको बाल श्रमिक श्रमिकलाई हरायो म ठुलो मान्छे होइन दाई गाउँघरको कथा लेखेर सहरलाई चिनाउने पेसा बोकेको पत्रकार हुँ म म पनि तपाईँ जस्तै साधारण मान्छे हुँ लेखक एकछिन अड्कियो मानव अस्मिताको मर्यादा गर्नुपर्छ भनेर पाँच दिन अगाडि पाएको शिक्षाको कदर गर्दै उसले सोध्यो दाईको नाम के होला मेरो नाम राम अवतार हो तर यहाँ बसेर टिकट काट्न थालेपछि रातो गाम्छा लाउने दाई भनिरहेछन् मलाई पनि यो रातो गाम्छा प्यारो लाग्छ पसिना पुस्न पनि काम लाग्ने गर्मीमा हम्किन पनि काम लाग्ने ठाउँ मिचेर आउने बसहरूले उडाएको धुलोबाट आँखालाई बचाउने सबै काम गर्ने हुनाले मान्छेले सम्झिने रातो गाम्छा ओढ्ने दाईभन्दा मलाई आजभोलि रमाइलै चाहिँ लाग्छ सुरुमा रिस उठ्थ्यो मेरो नाम रामावतार हो भनी झगडा पनि गरेँ तर कति बाज्नु आफ्ना ग्राहकसँग भनेर रातो गाम्छा दाई भन्दै मान्छेहरूले बोलाउँदा पनि जवाफ दिन थाले अहिले त रमाइलो पनि लाग्छ लेखकले रामावतारको अनुहारमा निहालेर हेऱ्यो अनुहारभरि परिश्रमका दागहरू देखिन्थे नि मन मेरो मान्छे पेसाले ठुलो र सानो हुँदैन लेखकले श्रमिकलाई सम्मान गर भने नूतन शिक्षाको सम्मान गर्दै भन्यो सबै मानिस बराबर हुन् तब त सर झनै ठुलो मान्छे भइजानुभयो सबैलाई बराबर ठान्ने लेखक राम अवतारले हाँस्दै भन्यो हामी टिकट काट्नेहरूको कथा पनि लेखिदिनुहुन्छ लेखिदिनुहुन्छ भने चियाको सबै पैसा मै तिर्छु रामावतारको कुरो सुनेर लेखक हाँस्यो गाउँको कथा लेख्ने बाचा बन्धन गरिसकेको लेखकले भन्यो चियाको पैसा मै तिरम्ला र म तपाईँको र तपाईँको काँधमा बेरिएको रातो गम्छाको कथा पनि लेखौँला बडो फजिती हुन्छ सर यो बिचबाटमा टिकट काट्नेहरूको हामीलाई सिट दिँदैन कम्पनीले अनि सबै मान्छे सर जस्तो बुझकी पनि हुँदैन सिट छैन भने किन राखेस टिकट काउन्टर भनेर मार्नै खोज्छन् योभन्दा राम्रो जागिर पाए म यहाँ बस्ने नै थिइनँ सागसब्जीको खेती गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ होला सल्लाहको भाकामा लेखकले भन्यो म तपाईँहरूको सिराहा जिल्लाको धेरै गाउँ घुमेर यहाँ आइपुगेको हुँ कुर्चीमा बस्ने बानी भयो सर राम अवतारले भन्यो अब को जाओस् हिलोसँग खेल्न उसै पनि किसानको कुनै इज्जतै छैन समाजमा चिया आयो राम अवतारको गफ सकिएन तर किसान नभए देश बाँच्दैन किसान नभए हामी कोही पनि खाना पाउँदैनौँ लेखकले सम्झाउने पारामा भन्यो यी सब किसानलाई ढाँट्ने गफ हुन् सर राम अवतारले टुङ्गो दिँदै भन्यो सर अब बस आउने बेला भयो यसो काठमाडौँतिर आउँदा सरलाई भेट्नु पऱ्यो भने ठेगाना पाउन सकिन्छ चिया सकियो राम अवतारको गफ सकिएन तपाईँको नाम दिनुहोस् म नोटबुकमा टिप्छु तपाईँलाई म आफ्नो कार्यालयको फोन नम्बर पनि दिन्छु आफ्नो नाफा निकाल्न सिपालु रामावतारलाई चिड्याएर बसमा सिट पाइँदैन भन्ने बुझेको लेखकले आफूले काम गर्ने साप्ताहिक पत्रिकाको कार्यालयको ठेगाना र पत्रिकाको फोन टिपेर दिँदै भन्यो तपाईँ काठमाडौँ आउँदा सरासरी यही पत्रिकाको कार्यालयमा जानुहोला त्यहाँ सातै दिन मान्छे भेटिन्छन् म त्यहीँ फेला पर्छु जनकपुरबाट राजीवराज जाने बस आएर लेखकको नाकै अगाडि रोकियो रामावतार बसको काममा लाग्यो बातचित एकछिनका लागि बन्द भयो यो पनि गयो राजविराज जाने गाडीले चक्का घुमाएपछि रामावतारले लेखकतिर फर्किँदै भन्यो म आउँदा चिन्दिन नभन्नु होला सर अवतारले निष्कपट हाँसो हाँस्दै भन्यो म एक न एक दिन यो ठेगानामा अवश्य आइपुग्नेछु तर आउँदा यो रातगम्चा पनि यसरी नै घाँटीमा झुन्ड्याएर आउनुहोला मलाई चिन्न सजिलो लेखकको स्वर बसेको घरघराहटमा सुनियो अगाडि बसेका सबैलाई पिठै पार्छु भन्ने आक्रोश बोकेर एउटा गाडी हानिएर आयो पश्चिमबाट लु सर चढिहालौँ बसमा राम अवतारले बस रोकिन पाउँदा नपाउँदै भन्यो लु मान्छे पनि ओर्ले तिनजना सरले सिट पाउने चान्स छ अब लेखक बसको ढोकामा पुग्यो कन्डक्टरले चढ्नुहोस् चढ्नुहोस् भन्दै लेखकलाई तान्यो ढोकामा उक्लिँदा उक्लिँदै राम अवतारले बसको कन्डक्टरलाई भन्न भ्याइहाल्यो ओ भाइ सरलाई एउटा सिट मिलाऊ है जसरी भए पनि हारी कन्डक्टरले कुनै जवाफ दिएन आफूले टिकट काटेको यात्रुको मनलाई सन्तोष दिन मेचीदेखि महाकालीसम्मका दर्जनौ राम अवतारहरू कन्डक्टरसँग यसै यसै गरी कराउँदा होलान् सुन्दा सुन्दा कान पाकेका कन्डक्टरहरू आफ्नै सुरतालमा काम गर्दा होलान् लेखकको मनले कन्डक्टरको अनुहार पढ्यो लौ दाई उभिनुहोस् यतैतिर राम अवतारको सर कन्डक्टरको दाई हुन पुग्यो कञ्चनपुरमा दुई सिट खाली हुन्छ तपाईँलाई त्यसैमा मिलाइदिउँला लेखकसँग कुनै विकल्प थिएन कञ्चनपुरसम्म उभिनै पर्ने भयो काठमाडौँबाट आएको बस विराटनगरको बस स्ट्यान्डमा थकाइ मार्न पुग्दा असोज महिनाको घाम रात आँखा पारेर विराटनगरसँग विदा माग्दै थियो लेखकको गन्तव्य थियो बरगाछी तर उसलाई पुग्नु थियो विराटनगरको ट्राफिक चोकको पुस्तक पसल एउटा पनि साप्ताहिक अखबार हेर्न पाएको थिएन उसले एक हप्तादेखि त्यसैले आफूले चिनेको पत्रिका पसलमा जानेर सरस्वती अखबार पढेर साँझ परेपछि बरगाछीतिर लाग्ने सोच बनाएको थियो उसले पसलमा भीष्मको जानकारी दिन सक्ने आफ्ना सहकर्मी भेटिएलान् कि भन्ने आशाले पनि लेखकलाई बस स्ट्यान्डसम्म तानेर ल्याएको थियो भीष्म कमरेडको बारेमा धेरै कुरा पत्ता लगाएर समयमा ब्रेक गर्ने सोचले लेखकलाई औधी च्यापेको थियो आफूले काम गरेको पत्रिका बिक्ने कोशी पुस्तक पसलतिर लाग्यो लेखक कहिले पसलेसँग राम्रै चिन्जान थियो लेखकको आउँदै काठमाडौँबाटै होइन जनकपुरबाट बस्ने कि घर जाने बाक्लै थिए मानिसहरू पसलमा त्यहाँ भीष्मको सोधपुछ काम लाग्दैन भन्ने बुझेपछि अघिल्ला तिन दिनका साप्ताहिक अखबार मागेर लेखक बर्गाचीको लक्ष्य यहाँ आनियो बाक्लो सास खस्नु अघि नै लेखक काकाको घरको आँगनमा छिर्यो काका काकी दर्शन गर्न आइपुगेँ म त कता हराइस बाबै त काठमाडौँबाट बाहिरिएको त उहिले हो काकाले चासो राखे चितवन हेटौँडा वीरगञ्ज जनकपुर र सिरातिर घुम्दै आएको हुनाले अलिक ढिलो भएको हो पहिले पहिले यसरी घुम्दैन थिइस् त काम पर्दा घुम्दै आउनुपर्छ नि होइन तपाईँलाई के भएको काकीले धुरा पस्दै भनिन् छोरो आएर पिँढीमा बस्न पाएको छैन कस्तो पुलिसले जसरी केरकार गर्न थाले होला लेखक काकीको अनुहारतिर हेरेर मुस्कुर आयो चिया पनि खान्छस् कि पानी मात्रै खान्छस् काकीले एकछिन पतिजाको अनुहार निहालेर हेरेपछि सोधिन् काकी म पानी पनि खाने चिया पनि खाने पतिजाले तात्तातै जवाफ दिएपछि सोध्यो दिदी बिनाजु सन्चै हुनुहुन्छ सन्चै छन् काकीले बोल्दा बोल्दै बुढाको अनुहारतिर हेर्दै भने अस्ति दिदी आइरहेको थिए भाइ काठमाडौँमा रहेनछ भन्दै अन्त काकाले तँलाई खेर्नु भयो त्यसरी अलि दिन बस्छस् होला नि पत्रिकाको थोरथार काम छ वर्ष दिनपछि घर आइहाल्छ दस पन्ध्र दिन जति बस्छु होला त्यत्तिकै हल्लिँदै आएको भन्न मन नलागेर लेखकले कुरो मिलायो उताको कोठामा गएर लुगासुगा फेर अनि पानी खान आइज काकीले मायालु स्वरमा मानिन् अलिकति परिचय काका काकीको पनि दिनुपर्छ लेखकले बाबु परिवारको जेठो दाजु थियो र काका कान्छो लेखकका हजुरबाले छोराहरूको बीचमा घर झगडा नहोस् भनेर एउटै घरका सहोदर दिदीबहिनीलाई आफ्ना बुहारी बनाएका थिए लेखककी दिदी तेह्र वर्ष र लेखक सात वर्षको हुँदा लेखकका बाको निधन भयो रोगव्याधि के थियो भनेर जान्ने अवस्था उति बेलाको खोकलिङमा थिएन हामीले एक दिन दोबाटोमा कालो कुखुरा मन्सायो दोस्रो दिनमै बाबु सीताङ्ग भए जस्तो देखिए तेस्रो दिनको घामले नेटो नकाट्दै कालले लेखकका बाला लग्यो पतिको अकाल मृत्युले लेखक आमालाई नराम्ररी निकाल्यो ससुराको व्यवहार मायालु थियो तर आमाले पतिको शोकलाई बिर्सनै नसकेपछि ससुराले आफ्नो कान्छो छोरासँग मधेस झर्ने कुरा गरे लेखकको काका चौबिस सालदेखि नै विराटनगरमा बस्दै आएको थियो पहिले कलेजको विद्यार्थी पछि क्याम्पसको शिक्षक भएर सबै परिवार विराटनगरवासी हुन पाउँदा कान्छालाई खुसी लाग्ने नै भयो खोक्लिङको घरबारी र बेसीको खेत बेचेर बुहारी र एउटा भएको नातिलाई समातेर हजुरबा विराटनगर झरे विराटनगरमा कान्छो छोरो जागिरे भएको अनि त्यहीँकै कुटुम्बेरीसँग नातिनीको बिहे भएको हुनाले हजुरबा दायाँ बायाँ नहेरी सोझै विराटनगर झरेका थिए बर्गाछी त्यति बेला विराटनगर बजारको अङ्ग बनिसकेको थिएन सम्धिको मद्दतमा हजुरबाले सानो काठको घर पाए माथि टङ्कीमा साढे दुई बिघा खेत पनि जोडे बुहारीको शोक कम होला कि भन्ने आशमा पहाडको चिसो पानी छोडेर तराईको गर्मीमा हेलिएका हजुरबाले त्यहाँ पनि बुहारीको उज्यालो अनुहार देख्न पाएनन् लेखकी आमाले ठाउँ फेरेर पनि काललाई बाँधेर राख्न सकिनन् आफ्ना दुवै छोराछोरीलाई आफ्नो बहिनीको हातमा हालिदिएर दुई हजार सैँतिस सालको जेठमा जनमत सङ्ग्रह भएकै दिन लेखकी आमाले आफ्नो भौतिक शरीर त्याग गरिन् लेखकका हजुरबाले पनि दुई हजार बयालिसको साँझमा लौ काठमाडौँमा बम पड्क्यो अरे भन्ने आतंकपूर्ण समाचारले मुलुकलाई गाँचेकै बेला राम राम भन्दै सबैसँग विदा लिएका थिए हजुरबालाई त्यति बेला जानेका सबैले बुद्धिमानी बुढा भनेका थिए कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम बैतडीको रेडियो सन्चेर अछामको रेडियो रामा रोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुर कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhyapaschim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम पोखराको रेडियो तरङ्ग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रुकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रोति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली खोटाङको हलेसी एफएम रामेसापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र मुक्तेश्वर एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास भोजपुरको रेडियो चोमलुङमा एफएम रेडियो तेह्रथुम तरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी आज प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौं काका एक गिलास पानी खाइसकेपछि लेखकले काकाको नजिकै गएर सोध्यो पछिल्लो राजनीतिक घटना थाहा पाउनुभयो कस्तो राजनीतिक घटना मालेले अधिवेशन गर्यो नि गाथिस् न पनि हामी कहाँबाट जान पाउने पत्रकारिताको चासोबाट थाहा पाएको लेखकले भन्यो त्यसो भए छोड्दे काका एकछिन रोकिए माले अहिलेको सबैभन्दा चर्को राजनीतिक पार्टी हो यसरी सोधखोज गर्दै हिँडिस् भने त जेल जान बेर लाउँदैनस् काकाको पनि झिनो त्यान्द्रो जोडिए जस्तो छ नि मालेसँग लेखकले किस्सा हाँसेर भन्यो तँलाई राजनीति त मन पर्दैन थियो काकाले पनि हाँसेर मधुर आवाजमा भने यसपालि यो खुसखुसी कुरा कहाँबाट सिकेर आइस् नि भीष्मलाई चिन्नुहुन्छ तपाईँ लेखकले सोध्यो चिन्दिनँ है काका मलाई नराट्नुहोस् लेखकले हाँस्दै अलिक ठुलो स्वरमा भन्यो धेरै लुकाउन खोज्नुभयो भने म सिधै काकीसँगै सोध्छु है सोध काकीसँग त्यसो भए काकाले व्यवस्था गरेको भाकामा भने तपाईँले मलाई विश्वास नगरे हो लेखकले मन नदुखाई हाँसेर सोध्यो नचाहिँदो काम किन गर्नु पऱ्यो तँलाई भन्नुहुन्छ काका लेखकले खेर्न खोज्दै सोध्यो काकाको अनुहार गम्भीर भयो उनले आफ्नो स्वरलाई अलिकति उचालेर भने हेर लेखक तेरो पेसा पत्रकारिता भावुक कवि पनि होस् त राजनीतिको गहिराइमा पस्ने कोसिस नगर नेकपा मालेको आयोजनामा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन भर्खरै सम्पन्न भयो भने थाहा पाइहालिस् अब अरू गहिराइमा जाने कुरो बिर्सी मैले तँलाई तर्साएको होइन सजग तुलाएको मात्र हो थोरै वाक्यमा म तेरो जिज्ञासा शान्त गरिदिन्छु लेखकले काकाको गम्भीरतालाई सम्मान गर्दै भन्यो काका मैले कुनै खुन खोत्रो गरेको होइन गएका केही दिनदेखि मेरो मगजमा नयाँ नयाँ कुराहरू खेल्न थालेका छन् माले जस्तो कट्टर कम्युनिस्ट पार्टीमा एक्कासी कसरी त्यत्रो ठुलो परिवर्तन आउन सक्छ र त्यो तपाईँहरूको भाकाको बुर्जुवा पार्टीहरूसँग मिलेर जनआन्दोलन गर्न तयार हुनुहुन्छ भन्ने जिज्ञासाको उत्तर खोज्न मैले तपाईँलाई दुःख दिएको हुँ खोक्लिङको पुरानो राजनीतिमा तपाईँको संलग्नता रहेको हुनाले अनि अहिले पनि तपाईँ त्यही ठाउँमा हुनुहुन्छ भन्ने थाहा पाएको हुनाले मैले तपाईँसँग विश्वको बारेमा जान्ने चासो राखेको हुँ तैँले कस्तो भीष्मलाई चिन्न खोजेको होस् मलाई थाहा छैन काकाले आफ्नो भतिजाको अनुहारमा निहालेर हेर्दै भने भीष्मलाई म बहुआयामिक राजनेता मान्दछु मैले पुष्पलालसँग त भेट गर्न पाइनँ तर हामीलाई सञ्चालन गर्ने पूर्व कोशी प्रान्तीय कमिटीका धेरै नेताहरूसँग मैले उठवास गरेको छु नन्दकुमार प्रसाई जस्ता कार्यकर्तासँग झ्यामिएको सङ्गत पनि गरेको छु तर भीष्मलाई यी कसैसँग पनि तुलना गर्न सकिँदैन उहाँसँग भएका गुणहरू केलाउने क्षमता सायद मसँग छैन पनि होला उहाँसँग भएका जस्ता गुणहरू आजसम्मका कुनै जीवित नेताहरू मैले देखेको छैन काका एकछिन अड्किए तैँले कसरी बुझस् मलाई थाहा छैन तर मैले उहाँलाई मार्क्सवाद लेनिनवादको सृजनात्मक व्याख्या गर्ने एकमात्र आदरणीय कमरेडको रूपमा बुझेको छु काका यो त उही व्यक्ति पूजाको कुरा भएन र लेखकले ठोस्यो श्रद्धा र व्यक्ति पूजा फरक कुरा हुन् काकाले सम्झाउने भाकामा भने तिमीहरू रुखको चिरफार गर्दा पहिले पात हेर्छौ अनि टिप्पणी पनि गरिहाल्छौ रुखको चिरफार गर्नेले त्यसको जरासम्म पुग्ने साहस गर्नुपर्छ मैले धेरै नेता भेटेँ धेरै कम्युनिस्ट सहकर्मी पनि भेटेँ धेरै सामूहिक प्रशिक्षणमा मैले पनि भाग लिएँ तर समस्यालाई जहाँको तहीँबाट टिप्ने र त्यसलाई आफ्नै वरिपरिको व्यवहारसँग जोडेर सारमा आफूले बुझ्ने अनि त्यही उचाइमा अरूलाई पनि बुझाउन सक्ने बेजोड खुबी भएको नेताको रूपमा भीष्मसँग अरू कसैको तुलनै हुन सक्दैन जस्तो लेखकले जिज्ञासाकै भाकामा सोध्यो जस्तो तँ एउटा पत्रकार भइस् म एउटा नेता भएँ म तँलाई यसो गर्नु यसो नगर्नु यो लेख्नु यो नलेख्नु भनेर उपदेश दिन्छु यो हामी नेपालीको आम र विशेष गरेर राजनीतिक नेताहरूको विशिष्ट स्वभाव हो तर भीष्मका सामु त परिस् भने उहाँले तैमाथि जिम्मेवारीको भारी थोपरिदिनुहुन्छ र भन्नुहुन्छ अध्ययन गर्नुहोस् र आफ्नो समस्या आफै समाधान गर्ने कोसिस गर्नुहोस् कति गर्दा पनि समस्याको समाधान गर्न सक्नु भएन भने केही दिनपछि आउनुहोस् बसेर छलफल गरौँला काका एकछिन अडिए पनि अनि लामो सास तान्दै सोधे मेरो कुरो बुझिस् अलिअलि बुझेँ लेखकले भन्यो भीष्मजी साथी भएर कुरो थाल्नुहुन्छ त्यति मात्र पनि होइन काकाले भने उहाँ प्रत्येक व्यक्तिलाई अध्ययन गर्न प्रेरित गर्नुहुन्छ र अध्ययनबाट प्राप्त ज्ञानको मीमांसा गर्न लगाउनुहुन्छ त्यस्ता छलफलहरूमा सुरुमा उहाँ सामान्य साथीको रूपमा सहभागी हुनुहुन्छ र साथी भएर समस्याको समाधान गर्न सघाउनुहुन्छ काका यही स्वभावले त खासै विशिष्टता नि यस्तो स्वभाव भएका धेरै मानिसहरू हुन्छन् भीष्मजी जस्तो राजनीतिक नेता मैले अरू भेटेको छैन भन्ने तपाईँको दावीलाई स्वभावगत मूल्याङ्कनका आधारमा कसरी पुष्टि गर्न सकिन्छ काका हाँसे उज्यालो बत्ती भएर किन यति खुने खोत्र गर्दैछस् मलाई थाहा छैन परबाट व्याख्या गरेर भीष्मलाई चिनाउन सकिँदैन त्यसका लागि उहाँसँगै जोडिनुपर्छ उहाँलाई म किन अरू कोही नेताभन्दा फरक र विशिष्ट नेता मान्छु भनेर बुझाउन मैले एउटा सामान्य जस्तो लाग्ने घटनामा उहाँले देखाउनु भएको बाटोलाई प्रश्न पारेँ भने तैँले पनि भीष्मका बारेमा अलिक बढी जानकारी पाउँछस् त्यो जानकारी त लेखकले पाइसकेको थियो तर उसले विष्णु र भरवरीका दिएको विश्वास तोड्न चाहेन सानैमा टुरो भएको हुनाले आफूलाई पालपोस गरेर हुर्काउने साक्खै काकाका सामु पनि भन्नुहोस् न त्यो पनि सुनिहालौँ आफ्नो जिज्ञासु स्वभावलाई निरन्तरता दिँदै लेखकले भन्यो निकै पुरानो कुरा हो यो तँलाई पनि थाहा भइसकेको विषय हो पार्टीले पञ्चायतलाई पञ्चायतभित्रबाटै कमजोर बनाउन जनपक्षीय हस्तक्षेप गर्ने नीति लिएको थियो अरू जिल्लामा के कस्तो भएको नि तर यहाँ विराटनगर नगर पञ्चायतमा हामीलाई जुजारू र पार्टीप्रति गहिरो निष्ठा भएको साथी भेला पार्ने गाह्रो भयो हाम्रो बुद्धिजीवीहरू भएको जागिर छोडेर निस्किन नसक्ने सामान्य किसान अथवा मजदुर साथीले नगर पञ्चायतको प्रधानमन्त्री जित्न नसक्ने यो काम बुद्धिजीवी समुदायबाटै हुनुपर्छ भनी भीष्मले हामीलाई पटक पटक बैठक बसाउन निर्देशन दिनुभएको थियो पाँच सात बैठकबाट पनि समाधान ननिस्किएपछि एक रात उहाँकै अगुवाईमा हाम्रो बैठक बस्यो बैठकमा फेरि एकपल्ट उहाँले हामीलाई सम्झाउनु भयो कोही अगाडि बढ्ने मुडमा हुनुहुन्न थियो दुई घन्टा हाम्रो कचमच सुनेपछि उहाँले अलिक कडै स्वरमा हामीलाई भन्नुभयो तपाईँहरू स्वच्छता पारदर्शिता र जवाफदेही प्रशासन चाहिन्छ भन्नुहुन्छ जनताका बीचमा सत्यनिष्ठ व्यवहार गरेर मात्र प्रजातन्त्र ल्याउन र जोगाउन सकिन्छ पनि भन्नुहुन्छ अनि जनताको बीचमा ट्वाङ लगाएर यो प्रतिबद्धता सार्वजनिक गर्न पाइने खुल्ला स्वतन्त्रताबाट डराएर होइन म त कोठाभित्रै ठिक छु क्रान्तिकारी र इमान्दार छु पनि भन्नुहुन्छ यो कस्तो कायदा हो तपाईँहरूलाई थाहा भइसकेको छ हामी मजदुर वा किसान समुदायको साथीलाई उठाएर नगर पञ्चायतको चुनावमा सक्रिय हस्तक्षेप गर्न सक्दैनौँ हार्नका लागि जसलाई उठाए पनि हुन्छ तर प्रतिक्रियावादी क्याम्पमा उभिएर म जनताको पक्षमा छु हाम्रो समूह जनपक्षीय हस्तक्षेपको सिद्धान्त बोकेर यहाँ उभिन आएको भनेर हुङ्कार गर्दा बुद्धिजीवी साथी नै चाहिन्छ अहिलेको स्थितिमा तपाईँहरू नगरको अगुवा साथी हुनुहुन्छ नगरका बारेमा नगरलाई स्वच्छ प्रशासन दिने बारेमा तपाईँहरू आफैले जिम्मेवार लिनुपर्छ कि पर्दैन तपाईँ साँच्चै जनता र पार्टीको पक्षमा हुनुहुन्छ भने तपाईँहरूले नै जिम्मेवार लिनुपर्छ कम्तीमा पनि प्रधानपञ्च र उपप्रधानपञ्चमा यहीँभित्रको साथीलाई उठाउनुपर्छ ओडा अध्यक्षहरू ओडामै खोजौँला बरु होइन हामी यसो गर्न सक्दैनौँ भनेर जिम्मेवारीबाट पञ्चिने हो भने क्रान्ति सफल गर्ने गफ पनि तपाईँहरूले गर्न छाड्नुपर्छ र आफ्नो जागिर अथवा व्यापार सम्हालेर बस्नुपर्छ जनता राष्ट्र र पार्टीलाई चाहिँदा आफ्नो पार्टी सदस्यताको प्रयोग गर्नुपर्छ र अहिलेको समयले तपाईँहरूको पार्टी सदस्यको परीक्षणको माग गरेको छ काका भन्दै जानुभयो विष्मको कुरा सुनेर हामी अभाग भयौँ सबै हामीले खुला मोर्चा सम्हाल्ने बारेमा कहिले यो कोणबाट छलफल गरेका थिएनौँ हामी खालि व्यक्तिमा केन्द्रित हुन्थ्यौँ र समस्यालाई पन्छाउनु यो काम तपाईँले गर्नु पर्यो अथवा तपाईँले गर्नु पर्यो भनेर अर्काको टाउकामा हाल्ने कोसिस गरिरहन्थ्यौँ भीष्मको कुराले हामी केहीलाई लज्जित पनि बनाएको थियो तर उहाँले त्यतातिर ध्यान दिनु भएन उहाँले भन्नुभयो कि निर्णय लिनुहोस् आजै होइन भने मलाई निर्णय लिने अधिकार दिनुहोस् म स्वच्छता पारदर्शिता र जवाफदेही प्रशासन दिने प्रधानपञ्च उपप्रधानपञ्च र वडा सदस्यहरूको एउटा टिम बनाइदिनेछु अहिले पार्टीले जनपक्षीय हस्तक्षेपको नीति लिएको बेलामा तपाईँहरू जस्ता बुद्धिजीवीहरूले कोठाभित्र लुकेर जनकार्य गर्छु भन्न पाउनुहुन्न अब त भन् तैँले यस्तो नेता नेपालमा कतै देखेको छस् छैनस् हामीले मागेकै कुरा दिएर त्यसैमा मसँग बाँध्ने मसक्क बाँध्ने अनि त्यो नैतिक बन्धनबाट निस्कनै नदिने नेता तैँले अरू कोही भेटेको छस् छैनस् कार्यकर्ताको मनोभावना बुझ्ने आवश्यकता पर्दा कार्यकर्तालाई एकैपटक हप्काउन फकाउन र बुझाउन सक्ने क्षमता तैँले अन्त कतै देखेको छस् मैले त नेपालका अरू कुनै नेतामा यस्तो क्षमता देखेको छैन काकाले आफ्नो भनाइ सिद्ध्याउँदै भने अब यो गन्थन अहिले सक्याउँ काकीले खाना खाओ भनेर खाना आओ भनेर कराउने बेला भयो तर काका मलाई त भीष्मको कुरा सुन्दै रात बिताउँ भन्ने लागेको छ लेखकले भन्यो हतार नगर त्यो दिन पनि तेह्र सामा आइपुग्नु भेट छैन व्यक्तिगत रूपमा तपाईँ भीष्मलाई चिन्नुहुन्छ त्यसरी त चिन्दिनँ तर उहाँ हाम्रा प्रमुख नेताहरूमध्ये एक हुनुहुन्छ भन्ने अनुमान चाहिँ मैले लगाएको छु लेखक अनुहारमा अन्यलका रेखाहरू कोरिए उसको अनुहारबाट बर्बरिक र विष्णुको खबरदारी सलल्ल बगेर आयो तर यता बाउ जस्ता काका र आमा जस्तै काकीलाई ढाँट्न पनि उसले सकेन एकछिन मन दोमन भएपछि लेखकले सानो स्वरमा भन्यो काका तपाईँको भीष्म कमरेड अहिले तपाईँहरूको पार्टीको महासचिव चुनिनु भएको छ र म उहाँको जीवनको कथा लेख्ने अठोट गरेर पूर्व लागेको हुँ तपाईँले मलाई मार्गदर्शन गर्नुपर्नेछ यो भीष्म भन्ने मानिसमा कुनै असाधारण शक्ति छ भन्ने मलाई लाग्छ काकाले मायालु आँखाले लेखकको अनुहार मुसारे उनको अनुहार उज्यालो मुस्कानमा रमाएको लेखकले प्रष्टै देख्यो काका मैले भीष्मलाई दिएको गोपनीयताको वचन तोडेको छु तपाईँले मेरो समस्या बुझिदिनुपर्छ तेरो खुनखोत्रो सुन्दैमा मैले यस्तो शङ्का गरिसकेको थिएँ गर्भिलो स्वरमा काकाले भने आज म सबभन्दा बढी खुसी भएको छु तर काका मेरो भूमिका भीष्मको जीवन कथा लेख्ने मात्रै हो म भीष्मको जीवनी लेख्न पनि यसरी भौतारिएको होइन मेरो कथाको पात्र आम नागरिकको बीचकै मान्छे हो है भन्नका लागि सूचना सामग्री सङ्कलन गर्न मात्रै म यहाँ आएको हुँ म तपाईँहरूको राजनीतिको भुमरीमा रुमलिन चाहन्न यो जिम्बा तपाईँकै काँधमा बसिरहोस् काकाले भन्नुभयो पहिले भीष्मलाई चिन छोरा भीष्मजी भनेको तैँले भने जस्तै आम मानिस हो मलाई आम मानिसभन्दा माथि राखेस् भने त भीष्मजीको कथा लेख्नै सक्दैनस् त्यसबाहेक अहिले तैँले जति देखेको छस् जति सुनेको छस् त्यति म भीष्मको कथा सकिँदैन यत्तिकै आधारमा के लेख्छस् भन् त के लेख्छु मलाई थाहा छैन मैले अहिलेसम्म त्यसको खाका पनि बनाएको छैन भीष्म भन्ने मान्छे हटी पनि हुन सक्छन् तपाईँहरूको कम्युनिस्ट पार्टीको संसार एकातिर छ तर रत्ती अप्ठ्यारो नमानी उनी अर्को दिशातिर हिँडिरहेका छन् र यो नै नेपालका कम्युनिस्टहरूको सही मार्ग हो भनिरहेका छन् कुनै नाम चलेको नेता जस्ता पनि लाग्दैनन् यी मानिस यी कम्युनिस्टमा धेरै नाम चलेका भनेका यिनै मनमोहन भरतमोहन विष्णुबहादुर मानन्दर तपाईँका सिपी मैनाली हुन् नेता मण्डलीको यो हुद्दामा यी भीष्मजीको नाम कतै सुनिँदैन तर भीष्मजी यी कोहीभन्दा माथि हुनुपर्छ भन्ने लाग्छ मलाई यस्ता मान्छे जन्मिँदैनन् घरिघरि घरको कोठामा चालिस वाटको बिजुलीको चिम बलिरहेको थियो लेखक कुरो अघि बढाउन चाहन्थ्यो त्यसै बेला पल्लो कोठाबाट काकी कराइन् छोरालाई लिएर आउनुहोस् है भात खान सात बजिसक्यो हिँड भात खान तेरि काकी रिसाउँछ बेलामा खाइदिएन भने काकाको भनाइ सकिन नपाउँदै लेखक बसेको ठाउँबाट उठिसकेको थियो विराटनगर त दिउँसै आएको थिएस होला काकीले कोठाभित्र पस्दै गरेको भतिजोलाई बस्ने ठाउँ देखाउँदै भनिन् यसो बेलैमा घर आउनुपर्छ कि बसबाट ओरिने बित्तिकै कसैलाई खबर पठाउनुपर्छ यसो मासु सासु खोजेर ल्याउँथे आजलाई खा निक्लै भात काकी हामीलाई हामी सरियालाई बाउआमाको हातले पकाएको खाना नै मासु भन्दा कता कता स्वादिष्ट हुन्छ त्यसमाथि यसपालि त ठ्याक्कै वर्ष दिन भयो भन्दा पनि हुन्छ घरको भात खाना नपाएको पोहोरको तिहार मानेर हिँडेपछि अहिले त आएको यसपालि कति दिन बस्छस् दस पन्ध्र दिन बस्न भ्याउँछस् तिम्रो छोरो महिनै दिन बस्छ यसपालि काकाले भात खाना कुर्चीमा बस्थे भने भीष्मको कथा लेख्न आएको भन्छ कि के भने तपाईँले काकीको स्वरमा बाक्लो आश्चर्य मिसिएको थियो तिम्रो छोरो धेरै जान्ने भएर आएको छ काकाले हाँस्दै भने मसित पनि कुरो लुकाउँदैछ यो तिम्रो छोरा कतै घुमेर आएको होइन यो सरासर भीष्म कमरेडलाई भेटेर आएको हो काका पनि ठुस्स परेको भाकामा लेखकले भन्यो भीष्मजीलाई मैले भेटेको भए उनलाई मैले चिनेको भए किन तपाईँसँग यति साह्रो खुनखोत्रो गर्थेँ पहिले भात खा अनि बसेर भीष्मजीका बारेमा कुरा गरौँला मन खोलेर उहाँका बारेमा कुरा गर्ने मान्छे पाएकै थिएन तर काकालाई फुर्सद नहुने मैले बाहिरका मान्छेसँग कुरा गर्न नमिल्ने त आइस मन चङ्गा हुने गरी कुरा गर्न पाउने भए तपाईँ चिन्नुहुन्छ भीष्मलाई अब छक्क पर्ने पालो थियो लेखकको विराटनगर आउँदा उहाँ बास बस्ने घरै यही हो अनि किन मैले कहिले भेटिनँ त उहाँलाई उहाँले यहाँ सेल्टर लिन थालेको माग देखियो काकाले प्रष्टीकरण दिँदै भने तिहारमा घर छोडेर गएको तैँले उहाँलाई यहाँ देख्ने कुरै भएन त यहाँ आउजाउ गर्दा उहाँ तल तिन पनितिर आश्रय लिनुहुन्थ्यो पार्टीभित्रको एउटा मान्छेले आफूलाई सरकारका हातमा सुम्पियो र जाने जति गोपनीयता सरकारलाई बुझायो त्यसपछि उहाँ यता बस्न थाल्नुभएको हो धन्न त्यसले हाम्रा बारेमा खासै जानकारी पाएको थिएन काकाका कुरा सुनेर छक्क पऱ्यो लेखक बिचमा उसको यति नजिकै रहेछ कस्तो पत्तै पाउन नसकेको यसअघि ल अब खाना खाउँ गफ गर्नलाई रात धेरै बाँकी छ काकाले खुसी मनले भने बरगाछीको सन्नाटामा बाक्लो रात चरिसकेको थियो भात खाँदा पनि लेखकको मुख थुनिन मानेको थिएन तर आफूले बोल्या बोल्या गर्दा केही उपलब्धि नहुने उता काका काकी भात भान्साको कुरोबाट बाहिर निस्कन नमान्ने हुनाले लेखकले पनि सप्याक सुपुकमै आफ्नो खानापान सक्य काकी आज म भान्सास उठाउन सघाउँ लेखकले आफ्नो रित्तो थाल उठाउँदै सोध्यो पर्दैन काकीले भन् तैँले कहिले पो थाल माझा थिइस् र अहिले थाल उठाउँदैछस् राख थाल त्यहीँ म सफा गरौँला रहर गऱ्यो भने छाड्देऊ न अब काकाले आफ्नो थाल किनारा लगाउँदै भने यसले थाल माझ्ने प्रशिक्षण भर्खरै पाएको छ पोहोर दसैँमा घर छोडेर गएको छोरो अहिले अर्कै नयाँ मान्छे भएर आएको छ पर्दैन काकीले बुढालाई पनि जवाफ फर्काइन् यसले एउटा थाल माझेर भान्सा हलुको हुने होइन क्यारे तिमीलाई भीष्मजीको पहिलो साँझको व्यवहारको सम्झना छैन काकाले ठट्याउलो पारामा भने भाउजू आफूले खाएको थाल माझ्न अप्ठ्यारो मान्ने मान्छेले अरू मान्छेको मन कसरी माझ्न सक्छ मुखले मात्र बराबरी होइन व्यवहारमा पनि बराबरी हुनुपर्छ उसै पनि तपाईँले भान्साको थुप्रै काम गरिसक्नुभयो हामीले केही गरेका छैनौँ पछिको अलिअलि उब्रिएको काम हामी पनि गरिहालौँ बेलैमा काम सकिन्छ यसो दुई चार कुरा गर्न पनि भ्याइन्छ गरिब काका लेखकले भन्यो भीष्मजी ज्ञानी छन् उनीसँग आफ्नो देशको आफ्नो समाजको विश्लेषण गर्ने क्षमता पनि छ उनीसँग एक्लै हिँड्ने हिम्मत पनि छ तर भात भान्साको काममा पनि उनी दक्ष छन् बजार व्यवस्थापन पनि उनी राम्रो गर्छन् पढाइमा पनि उनी अब्बल छन् भन्ने जस्ता नायकीय कुरा चाहिँ नगर्नुहोस् न उनी पनि त हामी जस्तै मान्छे हुन्ने तर भीष्मजी तैँले भने जस्तै नायकीय मान्छे हुनुहुन्छ काकाले जोड दिँदै भने काकीसँग सोध थाल पखाल्ने मात्र होइन तरकारी पकाउने तरिका पनि उहाँ जान्नुहुन्छ मैले सारा घर व्यवहारका कुरा तपाईँले कसरी सिक्नुभयो भनेर सोधेको थिएँ एकपटक उहाँले भन्नुभएको थियो यो कुनै गाह्रो काम होइन सिक्ने चाहना भएपछि घरभित्रै बसेर सिक्न सकिन्छ यसबाहेक हामी जस्ता पूर्णकालीन कार्यकर्ताले जनताको मन जित्न जनताको बीचमा झ्याम्बिन यस्तो काम सिक्नै पर्छ जनताको बीचमा राजनीति गर्ने हो भने जनताले मन पराउने बानी बेहोरा बोलीचाली पनि हामीले सिक्नुपर्छ जनताको बीचमा रमाउने हो भने हामीले आफ्नो नैतिक चरित्र उच्च राख्नुपर्छ हाम्रो बोली नम्र हुनुपर्छ हामी शासक होइन सेवक हौँ भन्ने हाम्रो व्यवहार हुनुपर्छ शासन त धेरैले गरे इतिहासमा तर सेवा कसैले गरेन अब शासनको निरन्तरता होइन त्यसको अन्तर सेवाको आरम्भको राजनीति गर्नुपर्छ भन्ने शिक्षा लिएका हामीले तिमी भात पकाऊ तिमी तरकारी केलाऊ तिमी खाना देऊ तिमी भाँडा माझ मेरो दायित्व खाने मात्र हो भनेर भन्न कसरी मिल्छ र लेखक केही बोलेन उसको मन उद्वेलित भएको थियो तैँले भीष्मजीलाई भेटिछस् मलाई सजिलो भयो कुरा गर्न बिचैमा काकीले कुरो थप्दै भनिन् जहिले पनि भाउजू भन्दै घरमा आउने केही काम भए सघाउने केही नभए पढेर बस्ने यसो बेला बेलामा चिया लगिदियो मुसुक हाँसेर छेउमा राखिदिनुहोस् भाउजू भनेर आफ्नो पढाइ लेखाइमा लाग्ने उहाँको बानी छ खानपानमा पनि मिठो मसिनो नखोज्ने घरमा जे पाक्या छ परिवारकै सदस्य जस्तो भएर खाइदिने स्वभावको मान्छे हुनुहुन्छ उहाँ यता आउँदा कतै नगए हाम्रै घरमा बसिदिए हुन्थ्यो भन्ने लाग्ने सधैँभरि त पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो घरिघरि तर त परिच पत्रकार उहाँ पर्नुभयो नेता काकी पत्रकार र नेता उस्तै हुनुहुँदैन र लेखकले हाँस्दै सोध्यो तिनीहरू उस्तै हुनै सक्दैनन् काकीको निर्णय सुनेर लेखक छक्क पर्यो श्रुति सम्वेगमा यतिन्जेल तपाईँ बरबरीको उपन्यासको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता बर्बरीको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरी बिदा चाहन्छौँ शुभरात्री